हुन्छ डर हुन्छ बाँकी जीवन बिताउने घर हुन्छ एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जगालेर लिएर बिरतीको छ सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जग्गा लिएर पिरतीको छानो आशाको जग्गा लिएर एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जग्गा लिएर विरतीको छानो मायाको दुरीले नउडाउने हावन होरीले एउटा सानो सानो हालेर बिरतीको छानो 你梦。 सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जग्गा लिएर विरतीको छानो केही हुन्न सानो देख्न पाऊ है तेरी एउटा सानो सानो जिन्दगीको घर बनाऊ मात्र सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जगालेर पिरतीको छानो ठोकर खाए नभकिने भूकम्प एउटा सानो सानो लगेको घर बनाऊ एउटा सानो सानो आशाको जगालेर विरतीको छानो आशाको जगालेर विरतीको छानो